लो लो सहदैमा भेट पैसा परासिमी कोटको सिमीलाई हुन्छ भने लान्छु तिमीलाई आहा हुन्छ भने लान्छु तिमीलाई तर त मेरो पोखर यो दुःख बुझ्नेको छ तर त मेरो पोखर यो दुःख बुझ्नेको छ